यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला दलहरू आफ्नै अडानमा रहेपछि निर्वाचनको मिति घोषणा लगायत विषयमा छलफल गर्न बसेको बैठक बिना निष्कर्ष सकियो भोलि राजनैतिक संयन्त्रको बैठक बस्ने राजनैतिक संयन्त्र तत्काल खारेज गर्न राप्रपा नेपालका दक्ष थापाको माग पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको एमाले नेता ओलीको दावी दाइजोको न्युमा पर्सामा एक महिलाको हत्या हत्यारा फरार हत्यामा सम्मलाई कारवाही नगरेको विरुद्धमा भएको प्रदर्शनमा स्थानीयवासी र प्रहरीबीच सुनसरीमा झडप नक्सलवादी विद्रोहीको आक्रमणमा भारतको छत्तिसगढ राज्यका कंग्रेस अध्यक्ष सहित तेइस जनाको मृत्यु आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको सोनिया गान्धीको टिप्पणी र गोर्खा कप फुटबलमा टुसाल विरुद्ध मनाङ मर्स्याङदीद्वारा गोलको वर्षा आइपिएल क्रिकेटको उपाधिका लागि बेलुका चेन्नई र मुम्बई भिड्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना व समाचार विस्तारमा दलहरूले आफ्नो अडान नछाडेपछि निर्वाचनको मिति घोषणा लगायत विषयमा छलफलका लागि बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र उच्च स्तरीय राजनैतिक समितिका शीर्ष नेताहरूबीच आज बिहान बालुवाटारमा भएको छलफलमा सहमति नजुटेको हो बैठकमा सहभागी एमाले नेताहरूले आगामी निर्वाचन सम्बन्धी अध्यादेशमा न्यूनतम मत ल्याउनुपर्ने व्यवस्था थ्रेस होल्ड राख्नुपर्ने फौजदारी अभियोग लागेकाहरूलाई उम्मेद्वार बन्न नदिने प्रावधान राख्नुपर्ने विषयमा अडान राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ए माओवादी नेताले भने पुरानै निर्वाचन कानुन कायम गरेर चाँडोभन्दा चाँडो चुनावको मिति तोक्नुपर्ने तर्क गरेका थिए एमाले नेताहरूले आफ्नो डान छाड्नु भएन बैठकमा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले भन्नुभयो हामीले चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्छ भने भन्ने भनाइराख्यौँ मन्त्री परिषदका अध्यक्ष रेग्मीले दलहरूबीच कुरा नमिले सरकारमा बस्ने नैतिकता सकिने भन्दै चाँडो सम्मति गर्न सुझाव दिनुभएको थियो उहाँले दलहरूलाई निर्वाचनको विषयमा चाँडो सम्मति जुटन आग्रह गरेको माओवादी उपाध्यक्ष श्रेष्ठले बताउनुभयो आजको बैठकमा सम्मति नजुटेपछि राजनैतिक संयन्त्रको बैठक भोलि बिहान नौ बजेको लागि डाकिएको छ उपराष्ट्रपति परमानन्द झाले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग गर्नु मूर्खता मात्र हुने बताउनु भएको छ मंगिरमा चुनाव गराउनु रेग्मीको कर्तव्य हो कर्मचारीलाई पद र सेवाको लोभ हुन्छ पाथीभरा पदमार्ग र पाथीभरा थामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न ताप्लेजिङ पुग्नु भएका उपराष्ट्रपति झाले भन्नुभयो अवकाशपछि रेग्मीको जीवन राम्रो हुन्छ भने प्रधान न्यायाधीश पदबाट राजीनामा दिन जरूरी छैन उहाँले आगामी मंगिरभित्र संविधान विधानसभा निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभयो निर्वाचन आयोगसँगको परामर्शको क्रममा आफूले पनि मङ्सिरभित्रै चुनाव गराउन आग्रह गरेको उहाँले सुनाउनुभयो उपराष्ट्रपति झाले मन्त्री परिषद अध्यक्ष रेग्मी र दलहरूबीच संवाद जारी रहेकाले विवादित विषयमा चाँडै सहमति हुने विश्वास व्यक्त गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उच्च स्तरीय राजनैतिक संयन्त्र तत्काल खारेज गर्न माग गर्नुभएको छ निर्वाचनबाट परिणाम नआउँदासम्म सबै दलको हैसियत एउटै भएकाले संयन्त्रको नाममा निषेधको राजनीति गर्न नपाउने बताउनुभयो राजधानीमा भएको कार्यक्रममा बोल्दै थापाले निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने बताउनुभयो मुलुकको विद्यमान सङ्कटबाट निकास दिन निर्वाचनको विकल्प नरहेकाले छिटो मिति घोषणा गर्नुपर्ने उहाँको भनाइ छ अध्यक्ष थापाले विगतमा ठूला राजनैतिक दलको अकर्मण्यता अदूरदर्शिता तथा बाध्य चिन्तनले गर्दा देशको राष्ट्रियता अहिले गम्भीर सङ्कटमा परेको उल्लेख गर्नुभयो नेपाली कंग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीका विभिन्न विभाग गठनमा देखेको असन्तुष्टि समाधानका लागि पार्टीभित्र छलफल गर्न सकिने बताउनु भएको छ पार्टीका विभिन्न विभाग गठनमा वरिष्ठ नेता शेरबहादुर देवा पक्षधरबाट असन्तुष्टिहरू सार्वजनिक भइरहँदा महामन्त्री सिंहले वार्तामा आउन पार्टीका असन्तुष्ट पक्षलाई आग्रह गर्नुभएको हो कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा सिंहले पार्टीभित्रै सुल्झाउन सकिने मतभेदलाई सार्वजनिक गर्दै हिँड्नुभन्दा छलफलको आधारमा समाधान खोज्नुपर्ने बताउनुभयो एक फरक प्रसंगमा उहाँले पूर्ववर्ती भट्टराई सरकारले गरेका राजनैतिक नियुक्ति सुरक्षा र प्रशासनिक निकायमा गरेको हेरफेर र पदस्थापना बदर गरिए मात्र निर्वाचन निष्पक्ष र धाँधली रहित तरिकाले सम्पन्न गर्न सकिने बताउनुभयो निर्वाचनलाई प्रभाव पार्ने निर्णय बदर गर्न सरकारलाई दबाव दिनुपर्ने महामन्त्री सिंहको भनाइ छ नेकपा एमालेका नेता केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको दावी गर्नुभएको छ नेपालगञ्जमा आज एक कार्यक्रममा ओलीले केन्द्रमा कुनै पनि गुटबन्दी नभएको दावी गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजान सामूहिक निर्णय गरेको भन्दै उहाँले अहिले शीर्ष नेताहरूको बीचमा कुनै समस्या नरहेको दावी गर्नुभयो सोभि निर्वाचनमा कमजोर भए आगामी संविधान सभा निर्वाचनका लागि समेत सकारात्मक सन्देश नजाने भन्दै ओलीले सोभि निर्वाचनमा सम्पूर्ण शक्ति परिचालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो एक अर्को प्रसङ्गमा ओलीले आगामी सभा निर्वाचनपछि एमाले पहिलो शक्तिको रूपमा आउने दावी गर्नुभयो पार्टी एक ढिक्का भएर चुनावमा जाने भन्दै ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दावी गर्नुभयो सूचना तथा संचार मन्त्री माधव पौडेले पत्रकार हकहितका लागि बनेको श्रमजीवी एन व्यवहारमा लागू हुन नसकेको स्वीकार गर्नुभएको छ एन बने पनि त्यसको प्रभावकारी कानून नभएको बताउँदै मन्त्री पौडेलले सरकारले यसलाई गम्भीरताको साथ लिएको बताउनुभयो सञ्चारिका समूहको वार्षिक उत्सवको अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो बताउनु भएको हो उहाँले संचार क्षेत्रको विकास र पत्रकारितालाई व्यावसायिक बनाउन संचार नीतिको गृह कार्य भइरहेको जानकारी दिनुभयो कार्यक्रममा कतिपय पत्रकारहरूले निर्णायक तहमा पत्रकार महिलाको उपस्थिति नभएसम्म विभेदको अन्त्य हुन नसक्ने जिकिर गरेका थिए कार्यक्रममा सहभागी महिला पत्रकारले सामाजिक र भौतिक सुरक्षा हुन नसकेको कारण पत्रकारिताको व्यावसायिक विकास हुन नसकेको बताएका थिए नेकपा एमालेका अध्यक्ष जन्नाथ खनाल र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले वीर अस्पताल पुगेर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्नु भएको छ आज बिहान एघार बजे अस्पताल पुग्नुभएका खनालले एक दुई दिनभित्रै चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्ने भन्दै आमरण अनसन तोड्न आग्रह गरेको अध्यक्ष मतका प्रेस सल्लाहकार निमेश कुणले जानकारी दिनुभयो अध्यक्ष खनालसँगै एमालेका पोलिट ब्युरो सदस्य रघुजी पन्त र सचिव विष्णु पौडेल पनि वीर अस्पताल पुग्नु भएको थियो यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव मधेसी जन अधिकार फोरम गणतान्त्रिकका महासचिव अकवाल अहमद शाह अधिवक्ता सुरेन्द्र महतो स्तम्भकार सिके लाल लगायतले पनि महतोलाई भेट्नु भएको छ निर्वाचनको मिति घोषणासहितका एघार बजे माग राख्दै आमरण अनसनमा बसेका महतोको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हस्तक्षेप गरी अस्पताल भर्ना गरेको थियो सद्भावनाका अध्यक्ष महतोलाई जन्डिस भएको छ अमेरिकामा बस्ने नेपालीहरूले नेपालमा हुन गइरहेको संविधान सभाको दोस्रो निर्वाचनमा मताधिकारको व्यवस्था गर्न माग गरेका छन् अमेरिकाको क्यालिफोर्नियामा बसोबास गरिरहेका करिब पच्चिस हजार नेपालीहरूको छाता संगठन Nepali association of northern California नान्सले आज रिपोर्टर्स क्लब नेपाल पत्र नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो माग गरेको हो पत्रकार सम्मेलनमा मताधिकारसहित दोहोरो नागरिकताको सम्बन्धमा समेत अन्य मुलुक जस्तै खुल्ला नीति अपनाउन सरकारसँग माग गरेका हुन् कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष उत्तम कार्कीले आफू रोजगारको सिलसिलामा अमेरिका पुगे पनि माया र मन सधैँ नेपालमा हुने गरेको उल्लेख गर्दै आफूलाई नागरिकको व्यवहार गर्नुपर्ने बताउनुभयो दुई महिना यता चितवनको फर्महरूमा बर्ड फ्लू रोग लागेर कुखुरा मर्ने क्रम नरोकिएपछि क्षतिको विवरण लिन समस्या भएको छ रोग लागेर फर्महरूमा लगातार कुखुरा मर्न थालेपछि के कति क्षति हुन पुग्यो भनेर विस्तृत विवरण लिन सकिएको छैन सरकारी निकायको टोलीले दिएको विवरण अनुसार चैत्र महिना यता अहिलेसम्म एकहत्तर हजार छ सय सता सतहत्तर वटा कुखुरा प्राविधिक टोलीले नष्ट गरेको छ यसैबीच चितवनमा बर्डफ्लूको पछिल्लो अवस्था कस्तो छ भनी आज हामीले राष्ट्रिय पम्सी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर बोधनाथ अधिकारीलाई सोधेका थियौँ पछिल्लो अवस्था गएको चैतको बिस बाइस गतितिरबाट देखा परेको बर्ड फ्लू झन्डै अब दुई महिनाको अवधि चाहिँ पार गर्न लागेको छ र यो क्रममा चाहिँ अहिले पछिल्लो समयमा भनेको चाहिँ हाम्रो अब लगभग चार पाँच दिनदेखि यता चाहिँ बर्ड फ्लू पोजिटिभ भएको केसहरू चाहिँ प्रयोगशालामा आइरहेको अवस्था छैन र यो करिब करिब दुई महिनाको अवधिमा जम्मा जम्मी चितवनको मङ्गलपुरमा भन्दा बढी चाहिँ प्रभावित भएको अवस्था रह्यो र भरतपुर नगरपालिकामा चावडा स्थान र मङ्गलपुरको चाहिँ एघार स्थान गरेर जम्मा पन्ध्र स्थानहरूमा चाहिँ बर्ड फ्लू पोजिटिभ देखिएको अवस्था चाहिँ रह्यो अहिले तत्कालको चाहिँ हामीले पूर्ववत रूपमा चाहिँ बर्ड फ्लू देखा परेको ठाउँहरूमा नष्ट गर्ने निसङ्क्रमण गर्ने कामहरूलाई चाहिँ नि प्रभावकारी रूपमा सञ्चालन गर्दै ल्याउँदाको समयमा केही समय चार पाँच दिन ग्याप भए जस्तो हुन्छ पछि फेरि पुनः देखा पर्छ चार पाँच दिन ग्याप भए जस्तो हुन्छ फेरि पुनः देखा पर्छ र यो क्रममा चाहिँ अहिले चार पाँच दिनदेखि यता आएको छैन र यो क्रम अरू एक हप्तासम्म चाहिँ रह्यो भने सायद बिस्तारै बर्ड फ्लू चाहिँ नियन्त्रण भएर गएको हो कि भन्ने चाहिँ हामीले अनुमान गर्न सकिन्छ अब यस्तो दुई महिनामा यहाँले भन्नुभयो जस्तै दस पन्ध्र ठाउँमा देखियो भनेर भन्नुभएको छ यो अवस्था किन दोहोरिरहेछ दुई महिनामा यति धेरै समस्या किन आइपऱ्यो हजुर जरुर पनि यो भाइरसबाट हुने रोग भएको कारण कारण गर्दाखेरि सजिलैसँग यो आँखाबाट देखिने किटाणु पनि होइन र जुन रोगमा खोरमा संक्रमण भएको छ त्यसको चाहिँ दाना अन्डा मानिसहरूको चाहिँ नि हिँडुलहरू ओरदोर आदि इत्यादिले गर्दाखेरि एउटा ठाउँबाट नजिकको अर्को फर्ममा संक्रमण हुने सम्भावना प्रबल सम्भावना रहेको कारणले यहाँलाई मैले भनि नै हालेँ सबभन्दा बढी मङ्गलपुर किनभने मङ्गलपुरमा कुखुरा पालनको बढी घनत्व भएको ठाउँ पनि रह्यो त्यसले गर्दा नजिक नजिकमा धेरै खोरहरू भएको कारणले गर्दाखेरि त्यहाँ संक्रमण बढी भएको यो स्वाभाविक हो र भरतपुर नगरपालिका नगरपालिकाकोमा चाहिँ अब जति चार स्थानमा धेरै अब अगाडि देखियो त्यस पछाडि पुनः देखिएको अवस्था छैन त्यसले गर्दाखेरि यो भाइरसको प्रकृतिको रोग भएको कारणले र नजिक नजिकमा फार्म भएको कारणले गर्दाखेरि हामीले जतिसुकै यसलाई चाहिँ नियन्त्रणमा लिन प्रयास गरे पनि पुनः देखा परिरहेको अवस्था यसरी देखिएको अन्य क्षेत्रमा यो बर्ड फ्लू नलागोस् भन्नको लागि कस्तो सजगता अपनाउन सकिएला हजुर अब अन्यत्र बर्ड फ्लू नलागोस् भनेर हामीहरूले जहाँ बर्ड फ्लू लागेको स्थानहरू छ त्यो ठाउँको मानिसहरूलाई जतिसक्दो छिटो प्रयोगशालामा जानकारी तयारी त्यसलाई चाहिँ निदान गरेर पुष्टि भएपछि अब त्यसलाई नष्ट गराउने क्रममा चाहिँ अब यहाँले चाहिँ आफ्नो तत्परता चाहिँ देखाउनुहोस् र त्यहाँ भएको चाहिँ शङ्कास्पद रहेको कुखुराको मृत्युदर बढी भएको ठाउँको छ भने त्यहाँबाट कुखुराहरू अन्डाहरू दानाहरू एक ठाउँबाट अर्को ठाउँमा चाहिँ ओसार पसार नगर्नुपर्ने हुन्छ गर्दाखेरि चाहिँ यसले रोग फैलिने चाहिँ बढी प्रबल सम्भावना रहन्छ र जतिसक्दो रोग लागेको अवस्था थाहा पाइएको छ भने प्रयोगशालामा जानकारी गराएर अनि त्यसलाई परीक्षण गराएर अनि यदि पुष्टि भयो भने त्यसलाई नष्ट गर्ने भने यदि फरक किसिमको प्रकृतिको रोग रहेछ भने उपचारको कुराहरूमा चाहिँ किसानहरूले गर्नुभयो भनेदेखि त्यो चाहिँ राम्रो हुन्छ अब यस्तै अवस्था रहिरहने भने मानिसमा यसो सर्ने सम्भावना चाहिँ कतिको रहला हजुर अहिलेसम्मको अवस्थामा यहाँले आजको कान्तिपुरमा पनि हेर्नुभयो होला पाँच वर्ष यता जम्मा जम्मी पचहत्तरवटा बर्ड फ्लूका चाहिँ आउटब्रेक नेपाल राज्यभरमा देखिएको भए तापनि अहिलेसम्म मानिसमा सरेको चाहिँ रेकर्ड चाहिँ पाइएको छैन यसले गर्दाखेरि हुनसक्छ यो चाहिँ कुखुराहरूमा चाहिँ बढी असर गर्ने खालको भएको र मानिसमा चाहिँ यो प्रत्यक्ष रूपबाट सर्ने प्रकृतिको नभएको कारणले गर्दाखेरि पनि मानिसमा रोग नलागेको हुनसक्छ र यसका पनि विभिन्न किसिमका चाहिँ जाति उपजातिहरू हुन्छन् यो भाइरसको र त्यसमध्येको पनि कम घातक प्रकृतिको घातक बर्ड फ्लू एस फाइभको पनि मानिसमा नसर्ने प्रकृतिको चाहिँ उपजातिको चाहिँ भाइरस भएको कारणले मानिसमा नसरेको हुनसक्छ यसैले हामी अहिलेसम्म यो खतराबाट मुक्त रहेका छौँ तर भविष्यमा यो खतरा चाहिँ रहिरहेको अवस्थामा जति सक्दो हामीले यसलाई चाहिँ पन्छीहरूमा नै नियन्त्रण गरेर चाहिँ यसलाई निर्मूल गर्न सकिएको अवस्थामा मानिसमा चाहिँ सर्न सक्ने खतरा चाहिँ धेरै कम हुन्छ अन्त्यमा डाक्टर साहब जुन अब यो रोग अन्य फैलन नदिनको लागि कुखुरा व्यवसायीहरूको लागि यहाँको सल्लाह सुझाव अन्त्यमा के रहन्छ हजुर यहाँहरूको चाहिँ रेडियो मार्फत म सम्पूर्ण चितवनका कृषक व्यवसायहरूमा चाहिँ कुखुरा व्यवसायहरूमा चाहिँ म के आग्रह गर्दछु भने भर्षक यहाँहरूले पालेका कुखुराहरूमा चाहिँ अचानक मृत्यु हुने अचानक रोग चाहिँ अब जस्तो लेखेर लेस कुखुराहरू छ अन्डा पार्ने कुखुराहरूमा धेरै अन्डाको उत्पादन घटेको छ छिमेकमा पनि कुखुराहरू धेरै मरेको अवस्था रहेछ भने प्रयोगशालामा परीक्षण गर्ने कुराहरूमा चाहिँ सबैले चाहिँ ध्यान दिइदिनु होला र आफूले पनि खोरमा बाहिरतिर चुनाहरू छर्किने भिर्कौनहरू स्प्रे गर्ने बायो सेक्युरिटी अथवा जैविक सुरक्षालाई चाहिँ एकदम ध्यान ध्यान दिइदिनु होला खोरमा पस्दाखेरि चाहिँ कमसेकम मास्क लगाएर ग्लोभ्सहरू लगाएर दाना पानीहरू खुवाउने खोरभित्रको चप्पलहरू त्यहीँभित्रै प्रयोग गर्ने बाहिर ल्या नल्याउने गाडीहरू पनि दाना अन्डाहरू ओसार्ने गाडीहरूलाई पनि राम्रोसँग निसङ्क्रमण गरेर खोरको बाहिरपट्टि गेटसम्म चाहिँ त्यहाँ दानाहरू चाहिँ ओह्राल्ने आदि इत्यादि गरिएको खण्डमा यो रोगलाई चाहिँ एक ठाउँबाट अर्को रोग ठाउँमा चाहिँ सर्नको लागि चाहिँ यसलाई चाहिँ हामी रोक्न सकिन्छ र कृषकहरूमा अब यो एउटा भाइरसको प्रकृतिबाट सिर्जना भएको रोग भएकोले यहाँहरू चाहिँ नआतिकन धैर्य रहनुहोस् सायद यो अवस्था सधैँ यस्तोहरू नरहिरहला र यहाँहरूलाई परेको समस्याको लागि हामी प्रयोगशाला छौँ जिल्ला पशु सेवा कार्यालय छौँ बेला बेलामा हामीहरूसँग सम्पर्क गर्नुहोला अब बाँकी समाचार नलप्रासीको लोका खोलाको डाइभर्सन गैरातीको पानीले भत्काएपछि पाँच सय मिटर तल अर्को डाइभर्सन खोलिएको छ वैकल्पिक मार्गको व्यवस्थासँगै अस्थायी रूपमा एकतर्फे यातायात सञ्चालनमा आएको छ सडक अवरुद्ध भएको आठ घण्टापछि सडक पुनः सुचारू भएको हो यसअघि शुक्रबार राति बगाएको डाइभर्सन शनिबार दिउँसो निर्माण गरिएको भए पनि राति पानीले त्यसलाई समेत बगाएको थियो खोलामा पुल मर्मतको काम सकिएकाले मंगलबारसम्ममा डाइभर्सनको आवश्यकता नपर्ने सडक डिभिजन कार्यालय बोटोलका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिनुभयो लोका खोलाको पुल गएको सोचमा भाँचिएको थियो पर्साको बैरिया बिरता गाविसमा शनिबार राति एक महिलाको हत्या भएको छ दाइसो नल्याएको नियममा बैरिया बिरता गाविस छ कि रविता देवीको हत्या भएको हो स्थानीय जयराम मुखिया बेनकी श्रीमती रविता देवीको सब घरमै भेटिएको प्रहरीले जनाएको छ एक्काइस वर्षीय रविता देवीलाई परिवारका मान्छेले झुन्डाएर मारेको हुनसक्ने अनुमान गरेको छ रविताको घरमै हत्या भएको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गरेपछि पति जयराम मुखियासँगै परिवारका सबै सदस्य फरार रहेको प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो वर्षाको बसन्तपुर माइती घर भएकी कविताको चार महिना अगाडि मात्र जयरामसँग विवाह भएको थियो दाइजोको न्युमा आफ्नो छोरीको हत्या भएको रविताका बुबा बोनीलाल मोखिया बिनले बताउनु भएको छ उता स्थानीय एक महिलाको हत्यामा संलग्नलाई कारवाही नगरेको भन्दै सुनसरीको दोहबीका बासिन्दाले गरेको बन्दका क्रममा झडप भएको छ कोशी राजमार्गको दोहबीमा यातायात बन्द गराएका स्थानीय बासिन्दा र प्रहरीबीच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् प्रदर्शनकारीले दुईजनालाई गोली लागेको दावी गरेका छन् गोली लागि घाइते भएका भनेकामा स्थानीय विजय चौधरी र महम्मद जलिल छन् उनीहरूलाई उपचारका लागि विराटनगर लगिएको छ प्रहरीले भने स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्यास प्रयोग गरेको जनाएको छ स्थानीय राधा मण्डलको हत्या भएको महिनासम्म पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै आफन्त र स्थानीय बासिन्दाले विरोध गरेका हुन् सञ्चारिका समूहले यो वर्षको सञ्चारिका समानता पुरस्कार पत्रकार जनकराज सापकोटा र मनबहादुर बस्नेतलाई प्रदान गरेको छ नेपाल साप्ताहिकमा प्रकाशित चलेको चितकार शीर्षकको समाचारका लागि सापकोटा र बस्नेतलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको हो पुरस्कारको राशि पन्ध्र हजार रुपियाँ छ सञ्चारिकाको सत्रौं वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले पुरस्कार प्रदान गर्नुभयो यस्तै चितवनकी पत्रकार सान्दनी हमालाई स्वर्गीय उमासिंह पत्रकारिता पुरस्कार तथा सामुदायिक सूचना नेटवर्ककी संवाददाता सबिना विश्वकर्मा र तराई टेलिभिजनकी संवाददाता स्नेहा झालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ सञ्चारिकाको साधारण सभाले महासचिव र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै समूहका गतिविधिबारे छलफल गरी आगामी दिनको रणनीति तयार पार्ने सचिव कमला पन्थीले जानकारी दिनुभयो विगत केही समयदेखि स्थिर बन्न नसकेको सुनको मूल्य आज पनि प्रतितोला तिन सय दस रुपियाँ घटेको छ नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला पचास हजार छ सय नब्बे रुपियाँमा कारोबार भएको छ त्यस्तै तेजाबी सुन भने प्रतितोला पचास हजार चार सय चालिस रुपियाँमा कारोबार भएको छ चाँदी भने आज प्रतितोला आठ सय चौसठी रुपियाँमा कारोबार भएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ पछिल्लो समय बढ्दै गएको हत्याको श्रृंखलाप्रति तपाईँ के भन्नुहुन्छ ए सरकारको कमजोरी बे संक्रमणकालमा यस्तै हो र सी अन्धो कानून भएर तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए सरकारको कमजोरी भनेमा अडतिस प्रतिशत संक्रमण संक्रमणकालमा यस्तै हो भनेमा उनातिस प्रतिशत र सी अन्धो कानून भएर भनेमा एकचालिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ दलहरूबीच निर्वाचनको विषयमा सहमति जुट्न नसकेको प्रति तपाईँको विचार के छ ए निर्वाचन नगर्ने चाल बी मैखाउ मैलाउ भएर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 वरिष्ठ नेताहरू सहभागी र्यालीमा अन्नधुन आक्रमण गरेको छत्तीसगढ़का प्रहरी महानिर्देशक मुकेश गुप्ताले जनाएका छन् कंग्रेस नेताहरूमाथि भएको हमलाबारे कंग्रेस आएकी केन्द्रीय अध्यक्ष सोनिया गान्धी तथा उपाध्यक्ष राहुल गान्धीले रायपुर पुगेर घाइतेहरूको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएका छन् यसैबीच विद्रोहीहरूको आक्रमणमा परि आफ्नो पार्टीका नेता मारेपछि कंग्रेस आएकी अध्यक्ष सोनिया गान्धीले यो आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको टिप्पणी गर्नुभएको छ आफ्ना छोरा तथा कंग्रेस नेता राहुल गान्धीसँगै प्रधानमन्त्री डाक्टर मनमोहन सिंहलाई भेट्न पुगेकी सोनियाले पत्रकारसित कुरा गर्दै आक्रमणको निन्दा गर्नुभएको छ खेल समाचार गोर्खा कप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मर्सेदी क्लबले टुसाल क्लबलाई बाह्र शून्यको भारी गोल अन्तरले पराजित गरेको छ दशरथ रङ्गशालामा भएको खेलमा बे डिभिजन क्लब टुसाल मनाङ सामु निर्य देखिएको थियो मनाङका लागि अनिल गुरुङले चार गोल गरे भने एउना इलियस र रूपेश केसीले समान दुई तथा नवीन न्यौपाने सुजल श्रेष्ठ दीपक राई र शिव श्रेष्ठले एक एक गोल गरे यता क्षेत्र एक विराटनगर राजधानीमा जारी अन्डर नाइन्टिन राष्ट्रिय महिला क्रिकेट क्रिकेटको उपाधि नजिक पुगेको छ किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नम्बर सात जनकपुर धामलाई त्रिपन्न रनले हराउँदै विराटनगरले फाइनलमा स्थान सुरक्षित गरेको हो विराटनगरले अब उपाधिका लागि नेपालगञ्ज र भैरवा बेसको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ आइपिएलको छैटौँ संस्करणको उपाधिको लागि आज बेलुका चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन् कोलकाताको इडन गार्डन स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा आठ बजे खेल शुरू हुनेछ पहिलो क्वालिफायरमा मुम्बईलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको चेन्नई उच्च मनोबलको साथ मैदानमा उत्रनेछ भने सेमी फाइनलमा राजस्थान रोयल्सलाई हराएर फाइनलमा स्थान पक्का गरेको मुम्बई चेन्नईसँगको हार बिर्साउँदै उपाधि उचाल्ने होडमा रहनेछ आइपिएलको यो सिजनमा मात्र मुम्बई र चेन्नई तीन पटकसम्म प्रतिस्पर्धा गरेका छन् जसमा मुम्बईले दुई र चेन्नईले एक खेल जितेका छन् यद्यपि आइपिएलको उपाधि चेन्नईले दुई पटक जितिसकेको छ मुम्बईले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन चैत्र एक्काइस गते शुरू भएको आइपिएल क्रिकेट उपाधि भिडन्तसँगै आज सकिनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दलहरू आफ्नै अडानमा रहेपछि निर्वाचनको मिति घोषणा लगायतका विषयमा छलफल गर्न बसेको बैठक निष्कर्ष विहीन भोलि राजनैतिक संयन्त्रको बैठक बस्ने राजनैतिक संयन्त्र तत्काल खारेज गर्न राप्रपा नेपालका दक्ष थापाको माग पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको एमाले नेता ओलीको दावी दाइजोको न्युमा परसामायिक महिलाको हत्या हत्या फरार हत्यामा संलग्नलाई कारवाही नगरेको विरुद्धमा भएको प्रदर्शनमा स्थानीयवासी र प्रहरीबीच सुनसरीमा झडप नक्सलवादी विद्रोहीको आक्रमणमा भारतको छत्तिसगढ राज्यका अध्यक्ष सहित तेइस जनाको मृत्यु आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको सोनिया गान्धीको टिप्पणी र गोर्खा कप फुटबलमा टुसाल विरुद्ध मनाङ मर्साङदीद्वारा गोलको वर्षा आइपिएल क्रिकेटमा उपाधिका लागि बेलुका चेन्नई र मुम्बई भिड्दै हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार